Mà sang rằng thế የታ የታ አኬ ኢየሱስ ጌታን ከሳራ ሳራ ኩራሃሩ ውና ሜሪ ማያሉ ሳሮ ደይ ሰብቲ ከሳ मेरो लागि तिम्रो दिलमा दिल अड्ने सधैँ सधैँ भएन तिम्रो लागि मूर्ति बने सास फेर्ने मानिस मानिसै होइन बेला भइगयो गर्नु भन्दा भलो सम्झिँदै मारे त्यो भुल यसमा भन है भन मायालु साह्रो रहेछ कथा हो मैले पनि तिमीलाई बुझ्दै सम्झी माया माया गर्थे तिम्रा लागि कति बाधा कति अडचन पर पर मेरो पनि डुलिँदा दुख्नु नै भयो शीतल खोज्दै डुली हिँडे ಮಾಯದು